एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com at office Swayambhu Kathmandu phone number छयालिस सतहत्तर दुई सय सतासी पुरानो स्वयंभू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरू हुँदैछ भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा हुने महाधिवेशनको उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्ने कार्यक्रम छ वर्षपछि पटक राजधानी बाहिर आयोजना गरिएको महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सर्वसाधारण उतार्ने महासंघको योजना छ महाधिवेशनको उद्घाटन सत्र भरतपुरमा भए पनि बन्द सत्र आइतबार सोमबार पर्यटकीय नगरी सोराहामा हुनेछ देशभरबाट पाँच सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् हिमाली चारवटा बाहेक एकहत्तर जिल्लामा आफ्नो शाखा रहेको महासंघले जनाएको छ महाधिवेशनमा प्रमुख दलका शीर्ष नेताहरूलाई नबोलाइए पनि एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन नेकपा माओवादीका महासचिव रामबहादुर थापा संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई लगायतका नेतालाई बोलाइएको छ संविधान सभा विघटन गर्नुमा प्रमुख चार शक्ति जिम्मेवार भएकाले शीर्ष नेताहरूलाई बोलाउनुको अर्थ नरहेको अध्यक्ष राजकुमार लेखीले बताउनुभयो तीन दिनसम्म चल्ने महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिनेछ विभिन्न छलफलमा सहभागी हुनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल धाल प्रचण्ड मुड फ्रेस पार्न भन्दै पोखरा पुग्नु भएको छ काठमाडौँबाट मार्ग हुँदै हिजो साँझ साढे सात बजे धाल पोखरा पुग्नु भएको प्रचण्ड राजनैतिक तनावका कारण शान्त ठाउँमा बस्नको लागि पोखरा पुग्नु भएको माओवादी स्रोतले बताएको छ दाहाल पोखराको लेक साइड स्थित होटल कान्तिपुरमा बस्नु भएको थियो दाहाल तनाव छल्नको साथै राजनैतिक नयाँ निकासका लागि डकुमेन्ट लेख्न पोखरा पुग्नु भएको माओवादी माओवादी नेता दीपक कोइरालाले जानकारी दिनुभयो दाहाल आराम र डकुमेन्ट लेख्न पुग्नु भएको बताउँदै कोइरालाले पोखरामा कुनै औपचारिक कार्यक्रम भने नभएको बताउनुभयो दुई दिनको बसाइमा दाहालले हेटोडामा सम्पन्न सातौं महाधिवेशनबाट पारित नीति तथा कार्यको समीक्षा तथा पार्टीले तय गर्नुपर्ने भावी रणनीति तयार पार्ने कोइरालाले बताउनुभयो गर्मियामा लाग्ने रोगको प्रकोप नियन्त्रण गर्न सरकारले उच्च सतर्कता अपनाएको छ स्वास्थ्य सेवा विभाग अन्तर्गतको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार महामारी फैलन सक्ने चौतिसवटा उच्च जोखिमयुक्त जिल्लाहरूमा जनचेतनामूलक कार्यक्रम शुरू भएको छ तराई तथा मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लाहरूमा विशेष चेतनामूलक कार्यक्रम भइरहेको महाशाखाका प्रमुख डाक्टर झिरी ठाकुरले जानकारी दिनुभयो पहिलेका वर्षहरूमा जस्तै प्रकोप फैलन नदिन सतर्कता अपनाइएको उहाँको भनाइ छ महाशाखाले रोगबाट बस्न पूर्व सावधानी र रोग देखिएमा तुरन्त नियन्त्रण गर्ने गरी काम थालेको हो सरकारले गिद्धको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम शुरू गरेको छ अहिले हिमाली प्रकृतिसँगको सहकारीमा सरकारले देशमा नै सबैभन्दा ठूलो संरक्षण पोस्टर तयार पारेको छ विभिन्न सार्वजनिक ठाउँमा राख्ने तयारी गरेर दुई फिट लम्बाई र तीन फिट उचाइको पाँच हजार थान पोस्टर तयार भइरहेको भइसकेको चराविद डाक्टर हेमसागर बराले बताउनुभयो त्यस्तै हिमाली प्रकृतिले पनि विभिन्न ठाउँमा प्राविधिक पठाएर विद्यालय तथा समुदायमा जनचेतना अभिवृद्धिको कार्यक्रम सञ्चालनको तयारी गरेको छ पहिले संरक्षणको लागि डाइक्लोफिनाको फ्रेगमा प्रतिबन्ध लगाएको सरकारले त्यस लगत्तै देशका विभिन्न ठाउँमा गिद्ध रेस्टुरेन्ट संसारमा ल्याएको थियो सड़क प्रयोगमा लापरवाहीको कारण धेरै पैदल यात्रु दुर्घटनाको जोखिममा परेका छन् आकाशे पुल र जेब्रा क्रसिङको प्रयोग नगर्ने तथा सड़क डिभाइडरमा टाँगेको डोरी नागेर बाटो काट्ने पैदल यात्रु दुर्घटनाको जोखिममा रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ जनचेतनामूलक कार्यक्रम बारम्बार सम्झाउँदा पनि अटेर गर्ने गरेकाले धेरै पदयात्रु गाड़ीको ठक्करबाट घाइते हुने र ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको भनाइ छ पाकिस्तानमा आज संसद प्रान्तीय एसेम्ब्लीको निर्वाचन हुँदैछ आठ करोड़ साठी लाख मतदाताले राष्ट्रिय र चार प्रान्तीय सभाका लागि मतदान गर्दैछन् पाकिस्तानमा छैसठी वर्षको इतिहासमा पहिलो पटक यस आमसुना मार्फत एक नागरिक सरकारले सेनालाई नभई दोस्रो नागरिक सरकारलाई शासन सत्ता सुम्पने भएकाले चुनावलाई महत्वको साथ हेरिएको छ चुनावमा राष्ट्रपति आसिफ अली जरदारीको पाकिस्तान पिपल्स पार्टी नवाज शरीफको पाकिस्तान मुस्लिम लीग र पूर्व क्रिकेटर इमरान खानको मुख्य प्रति प्रतिस्पर्धी हुने अनुमान छ पाकिस्तानमा यसअघि गरेको चुनावी सर्वेक्षणले संसदको कुनै पनि पार्टीलाई बहुमत नमिलेर गठबन्धनबाट सरकार गठन भए पनि त्यो कमजोर हुने देखाएको छ पाकिस्तानमा आम चुनावको परिणामको विषयलाई लिएर अन्यलता देखिएको छ सबैभन्दा बढी सिट प्राप्त गर्ने दलका नेताले गठबन्धन बनाउन पहल गर्नुपर्नेछ इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ अपरान्न सभा चार बजेपछि हुने पहिलो खेलमा तेस्रो स्थानमा रहेको मुम्बई इण्डियन्स र पुछारमा रहेको पुणे वारियर्स बीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म बाह्र खेल खेलेको मुम्बईले आठ खेलमा जित हात पार्दै सोह्र अङ्क जोडेको छ भने आजको खेल जिते शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्ससँग अङ्क दूरी कम गर्दै दोस्रो स्थानमा उक्लनेछ चेन्नईको बीस अङ्क छ त्यस्तै चालु सिजनमा खराब प्रदर्शन गरेको पुणे वारियर्स तेस्रो जितको खोजीमा हुनेछ यसैबीच बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा पाँचौं स्थानमा रहेको सनराइजर्स हैदराबाद र छैटौं स्थानको किङ्स इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुनेछ समान बाह्र खेल खेलेको हैदराबादको चौध तथा पन्जाबको दश अङ्क छ यसअघि गैराती सम्पन्न भएको खेलमा दिल्ली डेभिल्स विरुद्ध रोयल च्यालेन्जर्स बेङ्गलोरले चार रनको रोमाञ्चक जित हात पारेको छ र एएफसी प्रेसिडेन्ट कप छनौटको अन्तिम खेलमा लिग विजेता थ्री स्टार क्लबले आज चाइनिज ताइपेको ताइवान पावर कम्पनीसँग प्रतिस्पर्धा गर्दैछ खेल बेलुका छ बजेपछि दोस्रो रङ्गशालामा हुनेछ अन्तिम चरण प्रवेशका लागि थ्री स्टारलाई खेलमा बराबरीको नतिजा पर्याप्त हुनेछ पहिलो खेलमा बंगलादेशको अबहानी लिमिटेडसँग एक एकको बराबरी र दोस्रो खेलमा मंगोलियाको इर्सिन क्लबलाई दुई शून्यले हराएको थ्री स्टार चार अङ्कको साथ समूह एकको शीर्ष स्थानमा छ अबहानी र ताइवान पावर कम्पनीको समान दुई तथा इर्सिमको एक अङ्क छ शनिबार नै आज नै बंगलादेशको अफगानी क्लब र मंगोलियाको इर्सिम क्लब बीच पनि प्रतिस्पर्धा हुँदैछ खेल दिउँसो तीन बजेपछि शुरू हुनेछ हौस् त बिहान एघार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी